कैलालीको चोरे क्षेत्रमा वन फडानी तीव्र सम्बन्धित निकाय मौन जिल्ला वन अधिकृतकै मिलमत्वमा तस्करी भइरहेको स्थानीयको आरोप बाज र मध्यरातमा भूकम्प डोटीको बाँस ककानीमा अज्ञात रोगले दर्जनौ बाखा मरे स्वास्थ्य संस्थामा सुत्केरी गराउने बैतरीका महिलाले सुत्केरी भत्ता पाएनन् चिसो बढेपछि डडेलधुवाका केही सामुदायिक विद्यालय तीस दिनका लागि बन्द र मध्य र सुदूरपश्चिमका पहाड़ी जिल्लाका जंगलमा बसोबास गर्ने राउटी समुदायको जीवनशैली फेरि व्यावसायिक तरकारी खेती गर्ने योजनामा रहेको राउटीको भनाई प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु कैलालीमा रहेको चुरे क्षेत्रमा वन फड़ानी तीव्र हुन थालेको छ दिनदहाडै हरिया रूख चुरे क्षेत्रबाट धमाधम कटानी भइरहेको भए पनि सम्बन्धित निकाय भने मौन रहेको छ जिल्ला कार्यालय कैलालीका जिल्लावन अधिकृत रमेश बहादुर चन्दको मिलवन्तमा नै वन तस्कर र माफियाहरूले तस्करी गरिरहेको स्रोतले बताएको छ चुरे क्षेत्रसँग जोडिएका सुगरखालको कालिका सामुदायिक वनमा समेत हरिया रुख दिनदहाडै कटानी थाले पनि सम्बन्धित निकायले भने सुने नसुने झै गर्ने गरेको स्थानीयको आरोप छ जिल्ला वन अधिकृतको रूपमा रमेश बहादुर चन्द सरुवा भएर कैलाली आएपछि वन अतिक्रमण तत्काल हटाउने सार्वजनिक रूपमै प्रतिबद्धता गरेको भए पनि उल्टै वन तस्करले संरक्षण पाएको उपभोक्ताको गुनासो छ जिल्लामा भइरहेको वन अतिक्रमण तस्करी नियन्त्रण गर्नुको साटो जिल्ला वन अधिकृतकै मिलवत्तमा तस्करले संरक्षण पाएको भन्दै उपभोक्ता समेत आक्रोशित भएका छन् जिल्ला वनमा चन्द प्रमुखको रूपमा सरुवा भएर आएपछि वन तस्करी झनै बढ़ेको लम्की सुहा बाह्रका ललित देउबाले गुनासो गरेका छन् जिल्ला वन अधिकृत चन्द राजनीतिक आडका कारण तस्कर र ठेकेदार संघको मेलबन्तमा वन अतिक्रमणलाई बढावा दिइरहेको उपभोक्ताहरूको गुनासो रहेको छ जिल्लाको सुगरखाल ढक्कने बचैला रानीवन पत्थरगढ निगाली क्षेत्रमा हरिया रूख फडानी तीव्र गतिमा भइरहेको स्थानीयले बताएका छन् बाजुरामा मध्यरातमा भूकम्प गएको छ राति बाह्र बजेर छब्बीस मिनटमा बाजुरा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ यसअघि गएको भदौ एघार गते बाजुरा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलकै भूकम्प गएको थियो क्षतिको भएको बारे अहिलेसम्म कहीँ कतै नसुनिएको जनाइएको छ अज्ञात रोगका कारण डोटीको बाँस ककानी गाविसका किसानका बाख्रा धमाधम मर्न थालेका छन् स्थानीय बासिन्दाका अनुसार अहिलेसम्म बाँसककानी गाविस एकका जङ्ग बहादुर खड्काका मात्रै एकतीस बाख्रा मरिसकेका छन् व्यावसायिक रूपमा फार्म दर्ता गरेर बाख्रा पालन गर्दै आएका खड्काका बाख्रा फार्ममा पहिलो पटक दोस्रो सदाबाट रोग देखा परेको हो खड्काले दुई वर्ष यतादेखि व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आउनु भएको छ उनले दुई हजार बहत्तर सालमा राष्ट्रिय वाणिज्य बैंक तिपाली शाखाबाट सात लाख रूपियाँ ऋण लिएर बाख्रा पालन शुरू गरेका थिए बाख्रा पालनबाट राम्रो आमदानी हुने देखिएपछि आफूले यो व्यवसाय रोजेको खड्काले बताएका छन् उनले भने बाख्रा पालनबाट राम्रो आमदानी देखेर ऋण लिएर फर्म खोले अहिले रोगले मर्न थाले कहाँबाट ऋण तिरौं भइसकेको छ सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई प्रोत्साहन स्वरूप दिने भत्ता बैतरीका महिलाले भनी पाउन सकेका छैनन् सरकारले सुत्केरी भत्तासँगै सुत्केरीलाई घर जानका लागि यातायात भत्ता समेतको व्यवस्था गरेको छ कार्तिक पहिलो साता सुत्केरी भएकी श्रीकोट दुईकी सीता सिंहले हालसम्म पनि सुत्केरी भत्ता नपाएको बताइन् जिल्ला जनस्वास्थ्य कार्यालयले समयमा सुत्केरी भत्ता नपठाएको बताइएको छ जिल्लाबाट समयमै बजेट निकासा नभएकाले सुत्केरीलाई प्रोत्साहन भत्ता दिन नसकिएको हो श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले भने स्वास्थ्य संस्थाबाट घर फर्किँदा एक हातमा छ र एक हातमा प्रोत्साहन रकम लिएर फर्कनु पर्ने हो तर बैतडीमा भने जहिले पनि बजेट अभावको बहानामा सुत्केरी भत्ता पाउँदैनन् कसै कसैलाई आफूसँग भएका बेला खल्तीबाट दिन्छौ स्वास्थ्य चौकी इन्चार्ज भाटले भने स्वास्थ्य चौकीसँग अन्य स्रोत नहुँदा पनि यो समस्या आउने गरेको उनले बताएका छन् जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणराज अवस्थीले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा यो समस्या नभए पनि स्वास्थ्य चौकीमा भने समस्या रहेको स्वीकारेका छन् सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा पहाड़ी जिल्लामा एक हजार रूपियाँ प्रोत्साहन भत्ता स्वरूप दिँदै आएको छ यस्तै चारपटक गर्भवती सिटी जाँच गराउने महिलालाई थप चार सय रूपियाँ दिने गरेको छ कमजोर आर्थिक अवस्था भएका परिवारलाई प्रोत्साहन रकमले सुत्केरीको सहारमा सहयोग पुग्ने गरे पनि भत्ता नै नपाएपछि सुत्केरी भएका महिलाले समेत गुनासो गर्न थालेका छन् कैलालीको पहलमानपुर गाविसका एक व्यक्तिको हत्या गरी फरार रहेका भनिएका थापापुर गाविस छका पच्चीस वर्षीय राजु चौधरीलाई दुई वर्षपछि प्रहरले पक्राउ गरेको छ पहलमानपुर गाविसका प्रेमलाल चौधरीको हत्यामा निज राजु संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरले जिकिर गरेको छ जिल्ला प्रहरी कार्यालयका अनुसार घटनापछि फरार रहेका राजुलाई जनकपुर प्रहरी चौकी कैलालीको टोलीले दुई दिन अघि पक्राउ गरेको हो भेडा बाबा मन्दिरमा लागेको मेला जान भनी घरबाट हिँडेका प्रेमलाललाई विक्रमसभा दुई हजार एकहत्तर असारमा उदासीपुरको जंगलमा मृत फेला पारिएको थियो पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गरिएको छ यसैगरी आफ्नो श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका कैलालीको लम्कीसुवा नगरपालिका साथका बालाराम बसुटेललाई अदालतको आदेश बमोजिम पूर्वपक्षका लागि जिल्ला कारागार पठाइएको छ गत मंगिरमा श्रीमती सरस्वतीलाई बालाराम सहितले विष सेवन गराई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले उनलाई अदालतमा पेश गरेको हो कैलालीको अत्तरिया नगरपालिकाभित्र रहेका विभिन्न नालाहरू अतिक्रमणको चपेटमा पर्न थालेका छन् अतिक्रमणमा पर्न थालेपछि स्थानीयले विरोध समय शुरू गरेका छन् खोलानाला मेच्ने क्रम शुरू भएपछि स्थानीयले नै विरोध स्वरूप दैनिक अत्तरी नगरपालिकामा ज्ञापन पत्र बुझाउन थालेका छन् पुष पन्ध्रपछि एकाक चिसो बढेपछि डडेलधुराका केही सामुदायिक विद्यालय तीस दिनका लागि बन्द गरिएका छन् पछिल्लो समय चिसो बढेपछि विद्यालयमा हिउँदे विदा गरिएको विभिन्न स्कूलका प्रधानाध्यापकहरूले बताएका छन् अत्याधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको बाल कल्याण मावि पुइलेकका प्रधानध्यापक चन्द्रराज जोशीले बताएका छन् अत्याधिक जाडोले गर्दा कक्षा कोठामा बस्न र पढ्ने पढाउने वातावरण समेत नभएकाले विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक जोशीले बताएका छन् चिसोले गर्दा जिल्लाका केही सामुदायिक विद्यालयमा माघ पन्ध्र गतेसम्मका लागि हिउँदी विद्या गरिएको छ विद्यार्थी लामो समय विद्यार्थी लामो दूरी हिँडेर आउनुपर्ने धेरैजसो गरीब बालबालिकाले परिस्थिति अनुरूप न्यानो लुगा समेत लाउन नसक्ने हुँदा उनीहरूमा रुगाखोकी कोल्ड डायरिया निमोनिया जस्ता समस्या देखिने भएकाले हिउँदे विदा दिनुपर्ने बताइएको छ चिसोमा बालबालिकालाई पढ्न समस्या हुने र पढ़ाई पनि प्रभावकारी नहुने भएकाले एक महिना जति विद्यालय बन्द गर्नुपर्ने भएको सहस्रुलिङ मावि समडाका प्रधानाध्यापक पदम बहादुर अहिले बताएका छन् जाडोमा विद्यार्थीलाई चौरमा लगेर पढाउनुपर्ने तर उनीहरूको ध्यान पढ़ाइमा केन्द्रित हुन नसक्दा विदा गर्नु परेको उनको भनाइरहेको छ अहिले पछिल्लो कक्षाका कक्षाहरू भने सञ्चालन भइरहेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिम र मध्यपश्चिमका पहाड़ी जिल्लाका जंगलहरूमा बसोबास गर्ने राउटेको जीवनशैली फेरिँदै गएको छ लोपरमुख जातिको रूपमा सूचीमा रहेका र सुदूर तथा मध्यपश्चिममा बसोबास गर्दै आएका राउटे समुदायहरू विस्तारै आधुनिक जीवनशैली अप्नाउन थालेका छन् सरकारले राउटेहरूलाई गाउँतिर बस्ती बसाएर अरू जीवन बिताउन आग्रह गरे पनि पहिले नमान्ने राउटेलाई अहिले बिस्तारै गाउँघर प्यारो लाग्न थालेको छ पछिल्लो दिनमा क्रमशः राउटेहरू सुगम स्थानतिर बसाई सर्न थालेको डडेलधुवाको परशुराम नगरपालिका बार आमपानीमा बस्ने राउटे समुदायका मुखिया चन्द्रसिंह राउतले जानकारी दिएका छन् पहिले घुमन्ते जातिका रूपमा चिनिने राउटे समुदायका व्यक्तिले काठका कोशी सन्दुक पलङ लगायतका सामग्री निर्माण गरी जीविका चलाउने गर्दै आएका थियौं उनले भने बाहेक खाली समयमा जंगली जनावरको शिकार गर्थ्यौं तर अहिले सरकारको घाँस बाँस कपास तथा मासिक भत्ताको व्यवस्था गरेपछि गाउँघरमा बस्दै आएको उनको भनाइ छ राउटे मुखिया चन्द्र सिंह राउतले आफूहरूलाई सरकारले दिँदै आएको सहयोग बढ़ाउनु पर्ने माग गरेका छन् यस्तै राउटे समुदायलाई आत्मनिर्भर बनाउनका लागि व्यावसायिक मूलक कार्यक्रम सञ्चालन गर्न पनि माग गरेका छन् आफूलाई जंगलको राजा बताउने राउटे समुदाय जंगलमै आफ्नै परम्परामा जीवन बिताउँछन् तर पछिल्लो समय बिस्तारै उनीहरू समाजमा घुलमिल हुन थालेका छन् पछिल्लो समय डलेद्रामा बस्दै आएका राउटेको जीवनशैली परिवर्तनशील हुनुका साथै उनीहरूको जनचेतनामा समेत वृद्धि हुँदै गएको छ अर्का राउटे लोकप्रिय हर्क हर्ष सिंह ठकुरीले अहिले आफूहरू कृषि पेसातिर पनि आकर्षित हुँदै गएको बताएका छन् राउटेहरू खेती किसानीतिर पटक्कै रुचि नराख्ने भएकैले जंगलमा गिट्ठा भ्याकुर र कन्दमूल तथा शिकारबाटै जीवन निर्वाह गरिरहेका भए पनि अब विस्तारै यी वस्तुको अभाव हुन थालेको छ उनले भने त्यस्तै वनजंगल समुदायमा हस्तान्तरण भएपछि उनीहरूका लागि रोग काट्न पनि सहज छैन त्यस्तै महत्वपूर्ण आएको रूपमा काठका भाँडाकुँडा बनाई बिक्री गर्नु थियो तर अहिले समय फेरिएको छ रावटे समुदायलाई हिजोको जसै रूख काट्न छोड छैन न त वन्यजन्तुको शिकार गर्न नै छोड्छ त्यसैले सरकारले सहयोग गरे पनि फिरन्ते जीवन बिताउनु भन्दा समाजसँग घुलमिल हुन थालेको उनको भनाइ छ जीविकोपार्जन गर्न मुस्किल भएपछि तरकारी खेती गर्दै आएको उनले बताएका छन् गिटा भ्याकुर तथा कन्दमूलका भरमा जीविका चलाउँदै आएका राउटीहरू अहिले तरकारी उत्पादन गरी उपभोग गर्नुका साथै बिक्री वितरण गरी राम्रो आय आर्जन गर्न थालेका छन् कृषि प्रणालीमा सक्रिय भए भएपछि अहिले राउटेको चुलोमा तरकारी पाक्न थालेको छ शिक्षा स्वास्थ्य सरसफाई र सामाजिक जीवनशैलीमा समेत रूपान्तरण हुँदै आएको हरिसिंह राउतले बताएका छन् राउटेहरू आफ्नै उपभोगका लागि समेत तरकारी उत्पादन गरिरहेको बताउँछन् भविष्यमा तरकारी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोच बनाइरहेको राउटे समुदायका युवा हरिसिंह राउतले बताएका छन् रेलद्रामा हालको परशुराम नगरपालिका वडा नम्बर चारमा राउटेका पच्चीस परिवार र वडा नम्बर बाह्र आमपानीमा छत्तीस परिवार परम्परागत खेतीका साथै तरकारी खेतीमा समर्पित रहेका छन् उनीहरू करेसाबारीमा आलु गोलबेडा काउली प्याज मुला धनियाँ रायो र केराउ जस्ता तरकारी बारी उत्पादन गर्दै आएका छन् राउटे समुदायको रहनसहन जीवनशैली प्रदर्शन गर्नको लागि डडेलद्वाका राउटेको एक टोलीलाई कैलालीको फूलबारीमा जारी महोत्सवमा राखिएको छ सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विजय भएका खेलाड़ीहरूलाई बजाङमा भव्य स्वागत गरिएको छ विभिन्न विधामा पदक लिएर बजाङ पुगेका खेलाड़ीहरूलाई स्थानीय बासिन्दाले हिजो घोडामा चढाएर बाजागाजासहित बजार प्रक्रियामा गराएका हुन् राष्ट्रिय खेलकुद प्रतियोगितामा यसभन्दा अगाडि जिल्लाबाट विभिन्न खेलमा सहभागी हुने गरेको तर सफलता हात नपारेका त्यहाँका खेलाड़ीले सातौं राष्ट्रिय खेलमा स्वर्ण पदकसहित रजत काँस्य पदक जितेर ल्याएको हुँदा खेलकुद विकास समितिले औपचारिक रूपमा खेलाड़ीलाई सम्मान गरेको हो विराटनगरमा पुष नौ गतेदेखि पन्ध्र गतेसम्म भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा बुधोकैदो पोल कन्ट्याक्टको पचपन्न केजी पुरूषतर्फ योगेश बोहरा र पचास केजी तौल समूहका सुमित कुमार रोकाले स्वर्ण पदक जितेका थिए त्यसै गरी सुदूरपश्चिमबाट बझाङका खेलाड़ीहरूले अन्य विभिन्न खेलमा तीन रजत र पाँच काँसे पदक जितेका थिए अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो साँझ साढे छ बजीतिर कैलालीमा ट्रकले बसलाई सारिदिने क्रममा मोटरसाइकल ठोकिन गई दुईजना घाइते भएका छन् अत्तरी नगरपालिका तेह्र स्थित पूर्व पश्चिम राजमार्गमा ना चार ख अठार चौवालिस नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना चार ख बयानब्बे अडचालिस नम्बरको बसले एकअर्कालाई साइड दिने क्रममा से दुई प तेह्र बयालिस र नम्बरको मोटरसाइकल ठोकिन गई मोटरसाइकल चालक चालक चौमाला सात राजीपुर बस्ने वर्ष चौबिसका मीनबहादुर गुरूधामी गम्भीर घाइते भएका छन् भने पछाडि सवार सोही ठाउँका वर्ष चालिसका जनकधामी सामान्य घाइते भएका हुन् यस्तै यसअघि साँझ पाँच बजेतिर कैलालीको लम्कीचुवा नगरपालिका एक गोरुङ्गे स्थित सड़क